अब फेरि नै मन कहिले कहीँ मलाई पनि हेरी दो भग कहिले कहीँ मलाई पनि हेरिदो माग्दा तै बारेमा जाउँ मिमान खी गरेर तै बारेमा जाउँ मि